बुलबुल एउटा इरानी चरा बुलबुल बोबो नखेलम दौडिने खेल नखेलम बोबो नखेलम दौडिने खेल नखेलम आँसु खसाई मन बहकिने खेल नखेलम मै मात्रै राम्रो हेर दुनियाँ त बेकार साला मै मात्रै राम्रो हेर दुनियाँ त बेकार साला फुर्किने खेल नखेलम मचिने खेल नखेलम आँसु खसाई मन बहकिने खेल नखेलम आफूले जिन्दगीभरको लागि खुसी बटुलेर आफूले जिन्दगीभरको लागि खुसी बटुलेर अरूलाई भने चाहिँ भो दुःख दिने खेल नखेलम आँसु खसाई मन बहकिने खेल नखेलम कतै बिर्सिए भने बारम्बार यादहरू पठाउनु कतै बिर्सिए भने बारम्बार यादहरू पठाउनु जानी जानी सम्झिएरै बिर्सिने खेल नखेलम भो भो नखेलम दौडिने खेल नखेलम आँसु खसाई मन बहकिने खेल नखेलम मोरङ पत्थरी शनिश्चर्य घर भई अहिले क्यानाडाको ओन्टारियो बस्दै आउनुभएका दिनेशको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिको प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्षविष्ट र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा पनि म तपाईँले मलाई इमेल मार्फत पठाउनुभएका गजलहरू लिएर आइपुगेको छु र सुमधुर हिन्दी उर्दू गजलहरू लिएर आइपुगेको छु यिनै सुमधुर हिन्दी उर्दू गजलहरूका साथ तपाईँका गजल वाचन गर्नेछु कार्यक्रमको सुरुवात गर्दैछु यो एउटा गजलबाट आंख तो प्यार में दिल की जबान होती है सच्ची चाहत तो सदा बेजुबान होती है प्यार में दर्द भी मिले तो कैसा घबराना सुना है दर्द से चाहत जवान होती है आपके दिल में क्या है बता दीजिए आपके दिल में क्या है बता दीजिए आपके दिल में क्या है बता दीजिए यू न खामोश रहे कर सजा दीजिए आपके दिल में क्या है बता दीजिए आपके दिल में क्या है बता दीजिए दो की बुझा दीजिए यू न खामोश रहे कर सजा दीजिए आपके दिल में क्या है बता दीजिए आपके दिल में क्या है बता दीजिए कुछ तो सिला दीजिए मेरी चाहत का कुछ तो सिला दीजिए यू न खामोश रह कर सजा दीजिए आपके दिल में क्या है बता दीजिए आपके दिल में क्या है बता दीजिए के दिल क्या है बता दीजिए पहिलो गजल सुनाएँ मैले तपाईँलाई आजको बुलबुलको सुरुवातको साङ्गीतिक गजल सुनाएँ मसँग धेरै गजलहरू मलाई प्राप्त भएका छन् बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँहरूले पठाउनुभएका गजलहरू अब थुप्रिँदै गएका छन् फेरि त्यसै गरी जम्मा हुँदै गएका छन् पहिलेकै जसरी मैले नरेन्द्र बुढाथकी नरिन्दको गजल लिँदैछु सर्केगाड दुई हुम्ला उहाँको घर र अहिले जुम्लाको खलङ्गामा बस्नुहुन्छ लेख्नुहुन्छ धन्यवाद छ बुलबुल यसभन्दा अघि मेरा केही गजल वाचन गरिदिएकोमा र मेरो हौसला बढाइदिएकोमा स्थानीय भाषामा लेख्ने प्रयास गरेको छु आशा छ यो गजल पनि वाचन हुनेछ भनेर उहाँले आफ्नो स्थानीय भाषाको गजल पठाउनु भएको छ थोक्कै ओडी सरसुवा मनले मन छोइचाला म त्यहाँको स्थानीय नभएको हुनाले मैले कतै यो भाषामा वाचन गर्दा उचनिच आयो भने क्षमा गरेर सच्याएर बुझिदिनुहुनेछ भन्ने आशा गर्छु थोक्कै ओडी सरसुवा मनले मन छोइजाला तेरो मेरो कुरा मिल्या पिरती होइजाला दिन हुँदै माया लाउनु दिन हुँदै खेतपात दिन हुँदै माया लाउनु दिन हुँदै खेतपात होइन भन्या खेत अर्केले बोइजाला तेरो मेरो कुरा मिल्या पिरती होइजाला सँगै मरू सँगै बाँचु जीवन क्या छ र सँगै मरू सँगै बाँचौँ जीवन क्या छ र छोडी गया मेरी सुवा यो मन रोइजाला तेरो मेरो कुरा मिल्या पिरती होइजाला मुटुभित्र दियौँ चोट दुःख मान्या छैन मुटुभित्र दियौँ चोट दुःख मान्या छैन दिलभित्र लाग्या चोट आँसुले धोइजाला थोक्कै ओड्डी सरसुवा मनले मन छोइजाला तेरो मेरो कुरा मिल्या पिरती होइजाला नरेन्द्र बुढाथोकी नरिन्दको गजल सर्केगाड दुई हुम्ला उहाँको ठेगाना र अहिले जुम्ला खलङ्गामा बस्नुहुन्छ मलाई स्थानीय भाषामा लेखिएका गजलहरू साह्रै राम्रो लाग्छन् वाचन गर्न असाध्यै धेरै रहर पनि लाग्छ यद्यपि म त्यो भाषालाई न्याय गरेर वाचन गर्न सक्छु सक्दिनँ त्यो तपाईँले नै प्रतिक्रिया दिने मेलोमेस हो मलाई अझै भोजपुरी मैथिली गजलहरू पनि यो कार्यक्रममा आउन र वाचन गर्न पाइयो सस्तो रहर लाग्छ कहिलेकाहीँ अलिकति हामी स्थानीय भाषा सबैले नबुझ्ने खालका शब्दहरू छन् भने त्यो शब्दको अर्थ समेत लेखेर पठाइदिनु भयो भने म अर्थ वाचन गर्दै गजल वाचन गर्ने पनि कोसिस गर्नेछु र मलाई बीचबीचमा प्रतिक्रियाहरू दिँदै जानुहोला जस जसले सुन्नुभएको छ उहाँहरूले बुलबुल साहित्य एट जिमेल डट कममा प्रतिक्रिया दिनुहोला भन्ने अनुरोध मैले यो गजल वाचन सँगसँगै गरेँ र अर्को एउटा गजल अब म वाचन गर्छु मैले लिएको गजल छ अनिल भट्टराईको राजापुर नगरपालिका बर्दिया उहाँको घर हो र अहिले अमेरिका बस्नुहुन्छ उहाँ बुलबुल र मलाई सम्झनुहुन्छ र भन्नुहुन्छ परदेशको ठाउँ भने जस्तो नहुने साताको सातै दिन काम गर्दा गजल लेख्न छोडेको थिएँ गत साताको बुलबुलमा मेरो गजललाई पनि उत्कृष्ट भनेर वाचन गरिदिएपछि मलाई रहर लाग्यो र कामलाई छ दिनमा घटाएर सातौं दिन गजलका साथ मेरो पुरानो डायरीको साथमा बिताउने निर्णय गरेको छु यसै गरी सधैँभरि साहित्य प्रेमीहरूको ऊर्जा उत्प्रेरणा बनिरहनु बुलबुल भन्ने अनुरोधका साथ उहाँले पठाउनु भएको गजल अब म वाचन गर्छु तिम्रो जस्तै देखिने सकलहरूले बिर्सनै दिँदैनन् तिम्रो जस्तै देखिने सकलहरूले बिर्सनै दिँदैनन् चलचित्रका हिरोइन काजलहरूले बिर्सनै दिँदैनन् मैले त तिमीलाई सम्झिन चाहेको पटक्कै होइन मैले त तिमीलाई सम्झिन चाहेको पटक्कै होइन तिमीसँग बिताएका पलहरूले बिर्सनै दिँदैनन् चलचित्रका हिरोइन काजलहरूले बिर्सनै दिँदैनन् बिन्ती छ आइदेऊ अनि यो मेरो डायरी जलाइदेऊ बिन्ती छ आइदेऊ अनि यो मेरो डायरी जलाइदेऊ तिम्रो नाममा लेखेका गजलहरूले बिर्सनै दिँदैनन् चलचित्रका हिरोइन काजलहरूले बिर्सनै दिँदैनन् मान्छे नयाँ भेटिन्छ कुरा उही पुरानै कोट्याउँछ मान्छे नयाँ भेटिन्छ कुरा उही पुरानै कोट्याउँछ तिम्रो मेरो प्रसङ्गको छलफलहरूले बिर्सनै दिँदैनन् चलचित्रका हिरोइन काजलहरूले बिर्सनै दिँदैनन् बिचरा तिमीलाई पनि बाडुल्की लागिरहन्छ होला बिचरा तिमीलाई पनि बाडुल्की लागिरहन्छ होला तिम्रै नामले जिस्काउने पागलहरूले बिर्सनै दिँदैनन् तिम्रो जस्तै देखिने सकलहरूले बिर्सनै दिँदैनन् चलचित्रका हिरोइन काजलहरूले बिर्सनै दिँदैनन् अनिल भट्टराई बर्दिया राजापुर नगरपालिका उहाँको घर अहिले अमेरिका बस्नुहुन्छ र उहाँले पठाउनु भएको यो गजल निकै मिठो लाग्यो मलाई योभन्दा अगाडिको गजल पनि मैले वाचन गरेको रहेछु मैले गजल चाहिँ सम्झन सकिनँ त्यति बेलाको र एउटा शेर अझ छुटाएछु मैले कंस रावण सकुनी कौरव नसम्झ्यौँ भन्छु यार दलाल नेता र यिनका दलहरूले बिर्सनै दिँदैनन् तिम्रो जस्तै देखिने सकलहरूले बिर्सनै दिँदैनन् चलचित्रका हिरोइन काजलहरूले बिर्सनै दिँदैनन् अनिल भट्टराईको यो गजल सुनाए मैले बुलबुलमा अब फेरि साङ्गीतिक गजलको पालो भएको छ प्यार था नहीं भरे जहां में कोई मेरा यार था नहीं किसी ಸಾ आंखों में रत जगों की थकन आ, पार था नहीं भरे जहाँ की दास्ता उसको सुना रहा मोहब्बत की दास्ता उसको मेरी वफा पे जिसे एतबार था पे जिसे एतबार था नहीं किसी नजर को मेरा इंतजार था नहीं भरे जान कोई मेरा याद था जा chegou. भरे जाम कोई मेरा यार था नहीं किसी रानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल सिसा जस्तै चर्केका कैयौं पाउहरू छन् यो देशमा अझै सरकार नपुगेका गाउँहरू छन् चेहराबाट कसैको जिन्दगी पत्ता लगाउन सकिँदैन हाँसी राख्ने मान्छेको दिलमा पनि गाउँहरू छन् बरु बाआमा र देश एकै कोठामा राखिदिउँला तिमी आउँछौ भने यो मुटुमा खाली ठाउँहरू छन् नभूल सम्झिराख जिन्दगीको कुनै बेला मसँग खोला तर्दा तारिदिने नाउहरू छन् सिसा जस्तै चर्केका कैयौं पाहुहरू छन् यो देशमा अझै सरकार नपुगेका गाउँहरू छन् यो गजल वाचनसँगै मैले फेरि बुलबुलमा तपाईँलाई स्वागत गरेँ र म आज बुलबुल साहित्य एट जिमेल डट कममा तपाईँले पठाउनु भएको गजलको वाचन गर्दै सुमधुर हिन्दी उर्दू गजलहरू प्रस्तुत गरिरहेको छु यति बेला अर्को गजल छ मेरो हातमा विनोद आचार्यको रूपन्देही रुद्रपुर उहाँको ठेगाना र अहिले जापान बस्नुहुन्छ आकार लिँदैन रूप बदल्न छोडे आकार लिँदैन रूप बदल्न छोडे जिन्दगीले घनसँग चल्न छोडे पुतलीहरू झुम्मिन छोड्दा हुन् बलिरहेको दियोमा जल्न छोडे जिन्दगीले घनसँग चल्न छोडे आरनमा यो जिन्दगी राखेको छु जिन्दगी रहन्न आगो ओकल्न छोडे जिन्दगीले घनसँग चल्न छोडे तिमीले यो सम्झेर छल नगर्नुपर्ने यथार्थ देखिन्छ फेरि छल्न छोडे आकार लिँदैन रूप बदल्न छोडे जिन्दगीले घनसँग चल्न छोडे मैले छोटा मिटरको दुईवटा गजल वाचन गरेँ अझै एउटा गजल वाचन गर्छु र त्यसपछि मात्रै साङ्गीतिक गजल राख्छु रामपुर नगरपालिका नौ पाल्पाका मनिष काफ्लेले हाल कटुन्जे भक्तपुरबाट एउटा छोटो मिटरको गजल पठाउनु भएको छ यसलाई वाचन गर्छु बिर्सनु भनेर नगर न कर बिर्सन्न बिर्सनु भनेर नगर न कर बिर्सन्न अझै तिमीलाई त म जीवनभर बिर्सन्न जति नै उडेर जहाँ नै पुगे पनि जति नै उडेर जहाँ नै पुगे पनि चराले गुण र परदेशीले घर बिर्सन्न अझै तिमीलाई त म जीवनभर बिर्सन्न यही भनेर बाले आमालाई सम्झाइरहे यही भनेर बाले आमालाई सम्झाइरहे छोराले हाम्रो दुःख सकभर बिर्सन्न अझै तिमीलाई त म जीवनभर बिर्सन्न कसैले धोकाको कुरा मात्रै गरे पनि कसैले धोकाको कुरा मात्रै गरे पनि मेरो ओठले तिम्रो नाम अक्सर बिर्सन्न बिर्सनु भनेर नगर न कर बिर्सन्न अझै तिमीलाई त म जीवनभर बिर्सन्न अब पालो बुलबुलमा अर्को साङ्गीतिक कोसेली अब के हम बिछड़े तो शायद कभी खाबों में मिले अब के हम बिछड़े तो शायद कभी खाब में मिले जिस तरह सूखे हुए फूल किताब में मिले अब के हम बिछड़े तो शायद पाक मोती ये तुझे मुमकिन है खराब में मिले अब के हम बिछड़े पोशाब तो फरिश्तों जैसा तू खुदा है न मेरा इश्क फरिश्तों जैसा दोनों इंसान हैं तो क्यों इतने ही जागों में मिले जिस तरह نبات समस्या धेरै थिए तर समाधान भेटिएन समस्या धेरै थिए तर समाधान भेटिएन जीवन बाँच्नुपर्ने कुनै निदान भेटिएन कसरी भन्न सक्छु बदलिरहेछ मेरो देश कसरी भन्न सक्छु बदलिरहेछ मेरो देश भ्रष्टाचारको कतै पनि अवसान भेटिएन जीवन बाँच्नुपर्ने कुनै निदान भेटिएन भाषणमा विकासका मीठा मीठा कुरा भए भाषणमा विकासका मीठा मीठा कुरा भए अह गरिबी रेखामाथिका किसान भेटिएन जीवन बाँच्नुपर्ने कुनै निदान भेटिएन सम्झन्छु यो विद्रोही जस्तै बनुन् मान्छेहरू सम्झन्छु यो विद्रोही जस्तै बनुन् मान्छेहरू शब्दहरू मिलेको कुनै आह्वान भेटिएन समस्या धेरै थिए तर समाधान भेटिएन जीवन बाँच्नुपर्ने कुनै निदान भेटिएन बुलबुलको यो चरणमा मैले वाचन गरेको गजल भोला विद्रोहीको हो भोला विद्रोहीले दक्षिण सिक्किम राभङ्लाबाट पठाउनु भएको गजल मैले वाचन गरेँ भोला विद्रोही दक्षिण सिक्किम राभङ्लाका भोला विद्रोहीको यो गजल वाचनपछि अब म फेरि अर्को साङ्गीतिक गजलतिर लागिरहेछु चमकता चांद सा चेहरा तो आंखें हैं सितारों से हंसी की बात क्या जानू हंसी तेरी बहारों से महबूब मेरे महबूब तुझे रब ने बनाया खूब चमकता चांद सा चेहरा तो आंखें हंसी की बात क्या जानू हंसी तेरी बहारों से महबूब मेरे महबूब तुझे रब ने बनाया हो चमकता चांद सा चेहरा दुआ की हैं सितारों की आंखें हैं सितारों की सिता चांद सा चेहरा दो आंखें हैं से हंसी की बात क्या जाने हंसी तेरी बहारों से महबूब मेरे महबूब तुझे रब ने बनाया चमकता चांद सा चेहरा दो आंखें सुमधुर हिन्दी उर्दू गजलहरू र तपाईँले पठाउनुभएका पत्रहरू सँगसँगै बुलबुलबाट अब हामी लगभग विदा हुने समय भएको छ बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँले इमेल गरेर आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ र राम्रो लेख्नुहुन्छ र आफ्नो भाषा आफ्नो विषयमाथि मिठो भाषाको पकड छ र आफ्नो मनको भावनालाई पोख्न चाहनुहुन्छ भने पनि गन्थन शैलीमा तपाईँले एक अनुच्छेद दुई अनुच्छेद वा एक पृष्ठसम्म लेखेर पठाइदिन सक्नुहुन्छ बुलबुल साहित्य एट जिमेल डट कममा युनिकोडमा पठाउनु भयो भने मलाई वाचन गर्न सजिलो पर्छ रात्रि प्रस्तुति बुलबुलमा तपाईँको पत्र र गजलको प्रतीक्षा फेरि पनि गरिरहनेछु अर्को बुधबार फेरि भेटघाट हुने नै छ तबसम्मको लागि चितवन भरतपुर नगरपालिका सोह्र घर भई अहिले जापानको चिवा भन्ने ठाउँमा बस्दै आउनुभएका प्रकाश कडेलको गजल वाचन गर्दै उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरी बुलबुल शुभरात्रि भन्दैछौँ तिम्रो त सहरमा महल छ सबै चिज ठुल्ठुलो भेटिन्छ तिम्रो त सहरमा महल छ सबै चिज ठुल्ठुलो भेटिन्छ मेरो त गाउँमा झुपडी छ मुसाको दुलै दुलो भेटिन्छ अब कहिले नहेर्नु भनेपछि अन्धो बन्न कोसिस गरे अब कहिले नहेर्नु भनेपछि अन्धो बन्न कोसिस गरे जानी जानी नफाकेको हुँ आँखामा फुलो भेटिन्छ मेरो त गाउँमा झुपडी छ मुसाको दुलै दुलो भेटिन्छ मनले माया गर्नेको सम्बन्ध विच्छेदको समाचार छैन मनले माया गर्नेको सम्बन्ध विच्छेदको समाचार छैन बुझ यति कुरा धन हुनेहरूको माया खुकुलो भेटिन्छ मेरो त गाउँमा झुपडी छ मुसाको दुलै दुलो भेटिन्छ दिन के छैन मात्र भन्छु लामो आयुको शुभकामना दिन के छैन मात्र भन्छु लामो आयुको शुभकामना सोध्छु फेरि तिम्रो सहरमा त धुलै धुलो भेटिन्छ मेरो त गाउँमा झुपडी छ मुसाको दुलै दुलो भेटिन्छ तिमीले जस्तै सरकारले पनि छल गर्दा दुःख लाग्यो तिमीले पनि तिमीले जस्तै सरकारले पनि छल गर्दा दुःख लाग्यो गरिबलाई छैन धनीलाई मात्र औषधि मुलो भेटिन्छ तिम्रो त सहरमा महल छ सबै चिज ठुल्ठुलो भेटिन्छ मेरो त गाउँमा झुपडी छ मुसाको दुलै दुलो भेटिन्छ बुलबुल एउटा इरानी चरा बुलबुल